अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधा सुई आज पनि तपाईँको साथमा विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोम उपस्थित भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर विश्वस्त हामीले आजको पञ्चाङ्ग राशिफल रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौं कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट राजनीति दुई हजार सत्तरी साल साउन दस गति बिहिबार श्रवण कृष्ण पक्ष दशमी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई अगस्त एक तारिक पञ्चाङ्गपछि लागौँ राशिफल राशिफलले तपाईँको आजको दिनलाई कसरी देखाउँछ त सुरुमा मेष राशिबाट मेष राशि हुने तपाईँको लागि नयाँ कामको थालनी गर्नको लागि उपयुक्त दिन रहेको छ नोकरीबाट पनि राम्रो फाइदा हुने देखिन्छ केही बोल्दा भने विचार गरेर बोल्नुहोला राशि हुने तपाईँको लागि काममा तपाईँको जिम्मेवारी थपिने देखिन्छ सरकारबाट पनि उपहार मिल्ने खालको समय छ तपाईँको आफ्नै कारणले सफलता मिल्ने देखिन्छ मिथुन राशि मिथुन राशि हुने तपाईँको लागि भाग्य वृद्धि हुने खालको समय आएको छ आर्थिक लाभ हुनेछ परिवारमा केही नराम्रो समाचार आउने हुनाले पनि मन अलि अखिन्न हुने खालको समय रहेको छ कर्कट राशि कर्कट राशि हुने तपाईँको लागि बुद्धिमानपूर्वक काम गर्नुहोला जिद्दी गर्ने बानी भने हटाउँदा राम्रो हुनेछ आफन्तबाट कामको लागि राम्रो सरसल्लाह मिल्ने खालको समय देखिन्छ सिंह राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ सामाजिक सेवाबाट मन अगाउने छैन निरन्तर लागिरहनु कर्तव्यलाई पूजा ठान्नु तपाईँको धर्म हुनेछ कन्या राशि हुने तपाईँको लागि भाग्य वृद्धि हुने खालको समय छ आर्थिक लाभ हुनेछ परिवारमा केही नराम्रो समाचार आउने हुनाले मन अलि खिन्न हुने खालको समय पनि छ तुला राशि तुला राशि हुने तपाईँको लागि जागिरमा पद बढ्ने सम्भावना रहेको छ यात्राका लागि प्रस्ताव आउने देखिन्छ सामाजिक काम बन्ने तथा रमाइलोको पनि समय रहेको छ वृश्चिक राशि हुने तपाईँको लागि विदेश यात्राको अनुकूल समय रहेको छ शरीरमा बाधा नपुग्ला भन्न सकिन्न विभिन्न समस्याको समाधान आफैले गर्नुपर्ने देखिन्छ धनुराशि हुने तपाईँको लागि मिठो खाना र उपहार पाइने योग रहेको छ मन डराउने छ चिन्ता बढ्ला जस्तो छ काम गर्दा विचार पुर्याउनु भयो भने राम्रो हुनेछ मकर राशि हुने तपाईँको लागि मनले सोचे विपरीत काम बन्ने खालको समय रहेको भने देखिन्न धार्मिक कार्यमा सहभागी हुनुपर्ने खालको समय भएको छ साहित्य सृजनामा रुचि बढ्ने खालको समय पनि छ कुम्भ राशि हुने तपाईँको लागि काममा परिवारको पर्याप्त सहयोग प्राप्त हुनेछ नोकरीबाट भलाइसाको काम हुने देखिन्छ शरीरमा सुखभोग प्राप्त हुनेछ र अन्त्यमा मेन राशि हुने तपाईँको लागि सरकारी कामको माध्यमबाट धेरै ठाउँको यात्रा गर्न पाइने देखिन्छ खानपिनमा तथा उपचारमा तपाईँको धन भने धेरै खर्च हुने देखिन्छ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामीले आजको कामलाई सही तरिकाबाट अगाडि बढ़ायौँ भने आजको दिन राम्रो रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा छौँ प्राविधिक मित्र रेजनसँगै आवाजबाट सोम कुमार अब लागौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहरूबाट प्रसारण हुने कार्यक्रमको रूपरेखातर्फ आज बिहिबार यति बेला तपाईँ सुनिरहनु भएको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी यस लगतै सहकर्मी सम्झनाको साथमा नारी सरोकार सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै मेरो देश मेरो गौरव सहकर्मी सुशीलको साथमा सुन्न सक्नुहुनेछ भने नौ बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगतै लोक सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा लोकसङ्ख्या लगतै दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगतै सचेतना सलिना सह सुन्न सक्नुहुनेछ त्यसै गरी आठ बजेको एघार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ जस्ट फर इन्जोय लगतै बाह्र बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै नन स्टप बलिउड एक बजेसम्म एक बजेको समय अर्पण खबरको अर्पण खबर लगतै अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेसम्म तिन बजेको समय हो नेपाल वाणी समाचारको वाणी समाचार बाङ्गे सुन्न सक्नुहुनेछ नवीन दाहालको साथमा चार बजेसम्म चार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा पाँच बजेको समय अर्पण बुलेटिन अर्पण बुलेटिन लगतै केही गीत सङ्गीत छ बजीसम्म सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै तपाईँ सुन्न सक्नुहुनेछ हामीलाई अर्पण स्थानीय समाचार सात बजीसम्म सात बजेको समय अर्पण स्थानीय अर्पण शुभ साँझको र अर्पण शुभ साँझ लगतै तपाईँले सुयायन साझ खबर सुन्न सक्नुहुनेछ सात तिसदेखि आठ बजीसम्म आठ बजेको समय हो नेपाल वाणी समाचार र आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा बिबिसी नेपाली सेवा लगतै मेरो कथा जुआर कल्याणको साथमा दस बजेसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल एफएम समाचार र नेपाल एफएम समाचार लगतै खुलधुली डट कम सुन्न सक्नुहुनेछ एघार बजीसम्म रेडियो अडियो काठमाडौँबाट बेलुका एघार बजेबाट भोलि बिहान चार बजीसम्म हामी विश्राम दिनेछौँ भोलि बिहान चार बजे प्रवचन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि छ बजीसम्म प्रभात बाँडी नेपाल बाँडी रेडियो नेटवर्कबाट छ बजेको समय हो सिआइएन साझ खबरको छत्तिसदेखि सात बजीसम्म बाँडी बहस नेपाल बाँडी रेडियो नेटवर्कबाट सात बजेको समय अर्पण स्थानीय समाचार अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यिनी जानकारी सँगसँगै आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भएको छ सुनेर साथीमा तपाईँलाई धेरै धेरै धन्यवाद छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हवस् त प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्दै प्रस्तुतिबाट सोम विदा माग्छ तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो अर्पण यो शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खाना छुटाउने दस केजीसम्म शरीरको मोटोपन